अर्थमन्त्री कोइराला बीच छलफल निर्वाचनलाई सफल बनाउन प्रभावकारी भूमिका खेल्न दलका नेताहरूसँग मन्त्री परिषदका अध्यक्ष रेग्मीको आग्रह विवाद नआउने गरी क्षेत्र निर्धारण गर्न सचिवहरूद्वारा निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव इजिप्टमा सैन्यको विरोधमा उत्रिएका माथि भएको गोली प्रहारमा चौतिसजना मारिए भारतको उत्तराखण्डमा बाढीको कारण थप सातजनाको ज्यान गयो र त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा आइतबार बेलुकी वर्षाले प्रभावित भएको वेस्ट इन्डिज र श्रीलङ्का बीचको खेल आज हुने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा नेकपा माओवादीले चार दल र सरकारसँग वार्ता गर्न अध्यक्ष मोहन वैद्यको नेतृत्वमा वार्ता टोली गठन गरेको छ काठमाडौँमा आज पत्रकार सम्मेलन गरी माओवादीले उपाध्यक्ष सिपी गजेल महासचिव रामबहादुर थापा बादल सचिवहरू देव गुरुङ र नेत्र विक्रम चन्द सदस्य रहेको वार्ता टोली घोषणा गरेको हो पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टी सबैसँग खुल्ला रूपमा वार्ता गर्न तयार रहेको भन्दै वार्ताका लागि कुनै शर्त नमान्ने बताउनुभयो राजनैतिक दलको संयन्त्र सरकार सबैसँग वार्ता गर्न हामी तयार छौँ तर वार्ता सशर्त हुनु हुँदैन उहाँले भन्नुभयो मङ्सिर चार गतेको चुनावमा सम्झौता हुनुहुँदैन भनिएको छ हामी त्यस्तो शर्त मान्दैनौँ एघार बुधे पच्चिस बुधे सहमति र सरकार परिवर्तनको माग पुरा गर्न नसकिने भन्ने चार दलको शर्त वार्ताका लागि स्वीकार नगर्ने वैद्यको भनाइ थियो आफूले भने जस्तो गोलमेच सम्मेलन गर्न चार दल सम्मत भएपछि नेकपा माओवादीले पनि लचिलो हुँदै वार्ता टोली बनाएको हो गोलमेच सम्मेलनबाट संविधान बनाउने आफ्नो पार्टीको प्रस्ताव नभई सहमतिका आधारमा सरकार सहमतिका आधारमा सरकार बनाउनका लागि मात्र उठाएको वैद्यले बताउनुभयो वार्ता र आन्दोलनलाई सँगै लैजाने निर्णय गरेको नेकपा माओवादीले वार्तामा कुरा नमिले आन्दोलनमा जाने भन्दै साउन दस गतेदेखि चुनाव बहिष्कार आन्दोलन घोषणा गरेको छ खुल्ला छलफलका लागि तयार रहेको भन्दै वैद्यले कुरा नमिल्ने सशक्त र सक्रिय बहिष्कार गर्ने बताउनुभयो हामीले प्रभावकारी ढङ्गले बहिष्कारलाई प्रभावकारी बनाएर लैजान्छौँ साउन दस गतेदेखि हाम्रो आन्दोलन अगाडि बढ्छ चुनाव बहिष्कारका लागि पार्टी र जनवर्गीय सङ्गठन परिचालन गर्ने र अरू दलसँग पनि सहकार्य गर्ने नेकपा माओवादीले जनाएको छ वैद्यले आफ्ना कार्यक्रम बिथोल्न खोजे चुनाव पनि बिथोलिने चेतावनी दिनुभयो आगामी संविधान सभाको निर्वाचनलाई सफल बनाउनको लागि प्रभावकारी भूमिका खेल्न दलका नेताहरूसँग अन्तरिम मन्त्री परिषदका अध्यक्ष अखिल राज रेग्मीले आग्रह गर्नुभएको छ आन्दोलन र दलहरूलाई सहमतिमा ल्याउन पनि प्रमुख दलले नै भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ आज बिहान उच्च स्तरीय राजनैतिक समितिका संयोजक विजय कुमार गक्षधारसँग भएको भेटमा अध्यक्ष रेग्मीले अब निर्वाचनको तयारीमा जुट्न ढिला गर्न नहुनेमा जोड दिनुभयो उहाँले निर्वाचनको माहौल बनाउन दलहरू सक्रिय भएर लाग्न नसकेको गुना गुनासो गर्नुभएको बताइएको छ जवाफमा गक्षधारले उच्च स्तरीय राजनैतिक समितिले केही दिनभित्रै आन्दोलन र दलहरूसँग गम्भीर रूपमा वार्ता गरेर सबैलाई समेटेर निर्वाचनको माहौल बनाउने बताउनु भएको थियो प्रमुख दलहरू आफ्नो तर्फबाट निर्वाचनको तयारीमा जुटिसकेको उहाँको भनाइ छ निर्वाचन प्रक्रियासँग असम्मत दलहरूसँग पनि केही दिनमा नै वार्ता गरेर निर्वाचनको माहौल बनाउने आफूले बताएको गक्षधारले जानकारी दिनुभयो भेटमा आन्दोलनरत दलहरूलाई सहमतिमा ल्याउन लचकता अपनाउने नेकपा माओवादीले राखेको मागमा सरकारका तर्फबाट राख्ने प्रस्ताव लगायतका विषयमा छलफल भएको रेग्मीको निजी सचिवालयले जनाएको छ अन्तरिम चुनावी मन्त्री परिषदले आगामी असार एकतिस गते बजेट ल्याउने तयारी गरेको छ पुरानो नीति तथा कार्यक्रममा उल्लेखित कार्यक्रमहरूलाई नै निरन्तरता दिने गरी सरकारले नयाँ बजेट ल्याउन लागेको हो सरकारले पाँच खर्ब उन्नाइस अर्ब रुपियाँ बराबरको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ प्रमुख दलका नेताहरू र राष्ट्रपति डाक्टर रामवरण यादवको सुझाव अनुसार सरकारले चुनावलाई केन्द्रित गरेर बजेट ल्याउन लागेको हो सरकारले आन्तरिकतर्फ तिन सय पैँतालिस अर्ब राजस्व सङ्कलन गर्ने महत्त्वकाङ्क्षी लक्ष्य समेत तय गरेको छ यसबीच बजेटको बजेटको अन्तिम तयारीका विषयमा आज अर्थमन्त्री शङ्कर कोइराला र राष्ट्रपति डाक्टर रामरण यादवबीच छलफल भएको छ आज बिहानै भएको छलफलमा अर्थमन्त्री कोइरालाले सरकारले अध्यादेश मार्फत ल्याउन लागेको बजेटबारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो छलफलमा राष्ट्रपति यादव र मन्त्री कोइरालाका साथै राष्ट्रपतिका नवनियुक्त आर्थिक सल्लाहकार शम्भु शरण कायस्थ राष्ट्रपति कार्यालयका सचिव शारदा प्रसाद तिर्ताल कानुनविद ललित बहादुर बस्नेत सहभागी हुनुहुन्थ्यो अर्थमन्त्री कोइरालासँगै अर्थ सचिव शान्तराज सुवेदी र अर्थमन्त्रीका कानुनी सल्लाहकार चिरञ्जीवी नेपाल समेत छलफलमा सहभागी हुनुभएको थियो चुनावी सरकारले नयाँ योजना तथा कार्यक्रम राखेर पूर्ण आकारको बजेट ल्याउन नमिल्ने राष्ट्रपति यादवले बताउँदै आउनु भएको छ यसबीच अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले चुनावपछि आउने निर्वाचित सरकारले सहजै स्वीकार्ने किसिमको बजेट बनाउने बताउनु भएको छ नेपाल आर्थिक पत्रकार समाज सेजनले गरेको पत्रकार प्रशिक्षण कार्यक्रममा मन्त्री कोइरालाले आफूले विवादित हुने खालको बजेट नल्याउने जानकारी दिनुभयो संविधानको तेस्रो संशोधनलाई आधार बनाएर बजेट ल्याइन लागेको भन्दै मन्त्री कोइरलाले बजेट आउनसाथ सरकारको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित हुने बताउनुभयो एक वर्षमा तीन पटक बजेट आउँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको भन्दै उहाँले आंशिक पूर्ण या चुनावी नभनी एक वर्षका लागि मुलुकको आय प्रस्तुत गर्न लागेको जानकारी दिनुभयो विश्व बैङ्कको अन्तर्राष्ट्रिय विकास सङ्घले विभिन्न तीनवटा परियोजनाको लागि उन्नाइस अर्ब बयानब्बे करोड बिस लाख रुपियाँ बराबरको ऋण तथा अनुदान सहयोग प्रदान गर्ने भएको छ यस सम्बन्धी तीन बेग्ला बेग्लै सम्झौतामा आज अर्थ मन्त्रालयमा हस्ताक्षर भयो प्राप्त सहायता मध्ये बाह्र करोड पचास लाख अमेरिकी डलर अनुदान र आठ करोड बाइस लाख साठी हजार अमेरिकी डलर ऋण रहेको छ ती सहायता विद्यालय क्षेत्र सुधार कार्यक्रम गरिबी निवारण कोष र काली गण्डकी जलविद्युत परियोजना घोषणामा दिएको हो सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र विश्व ब्याङ्क नेपालका आवासीय आवासीय प्रतिनिधि सयदले हस्ताक्षर गर्नुभयो विद्यालय क्षेत्र सुधार कार्यक्रमको चालु परियोजना अनुसार कक्षा बाह्रसम्मलाई माध्यमिक शिक्षाको संरचनामा लान दस करोड डलर गरिबी निवारणको लागि आठ करोड डलर र काली गन्दगीका लागि दुई करोड बहत्तर लाख साठी हजार डलर खर्च गरिनेछ अर्थ सचिव सुवेदीले सहयोगको लागि बैङ्कप्रति आभार व्यक्त गर्दै यसको सदुपयोगको विश्वास दिलाउनुभयो सरकारका सचिवहरूले विवाद नहुने गरी क्षेत्र निर्धारण गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिएका छन् आयोगले बाह्रजना सचिवहरूसँग गरेको छलफलमा उनीहरूले क्षेत्र निर्धारण गर्दा चुनावलाई सहज हुने र विवाद नआउने गरी निर्धारण गर्न सुझाव दिएका हुन् छलफलपछि प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बासकोटाले सबैको सुझावलाई मनन गर्दै विवाद नआउने गरी क्षेत्र निर्धारण गर्न सुझाव दिएको जानकारी दिनुभयो यसअघि विभिन्न सरकारवाला पक्षसँग छलफल गरिसकेको आयोगले मङ्गलबारदेखि प्राप्त सुझावको समीक्षा गर्ने क्षेत्र निर्धारणको आधार तयार गर्ने र निर्णय गरी प्रतिवेदन तयार गर्ने जनाएको छ एक महिनाको समयावधि पाएको आयोगको चौध दिन सकिएको छ सरकारले जेठ तिस गते गठन गर्ने निर्णय गरे पनि विवादका कारण त्यसको बाह्र दिनपछि असार एघार गते मात्र आयोगका पदाधिकारीले शपथ लिएका थिए नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचारी ताल भर्ना गरिएको छ जन्डिसबाट थलिएका कर्मचारीलाई आइतबार ज्वरोले सताएपछि काठमाडौँ मोडल अस्पतालमा भर्ना गरेको उहाँको पारिवारिक स्रोतले जनाएको छ उहाँको स्वास्थ्यमा सुधार देखिएको छ एकीकृत नेकपा माओवादीका सल्लाहकार समेत रहनुभएका कर्मचारी कम्युनिष्ट पार्टीका चारजना संस्थापक मध्ये एकमात्र जीवित नेता हुनुहुन्छ गैर नेपाली सङ्घ एनआरएन बेल्जियमको अध्यक्षमा प्रेम गुरुङ विजय हुनुभएको छ आइतबार भएको निर्वाचनमा अध्यक्ष पदका अर्का प्रत्याशी गङ्गाधर गौतमलाई एक सय मतले पछाडि पार्दै गुरुङ विजय हुनुभएको हो नेपाली कङ्ग्रेस निकट जनसम्पर्क समितिमा आबद्ध उनीहरूमध्ये गुरुङ कोइराला र गौतम देउवा पक्षधर मानिन्छन् उपाध्यक्षमा गोपाल सिमखडा महासचिवमा माधव सापकोटा सचिवमा बुद्धि बराल निर्वाचित हुनुभएको छ त्यस्तै महिला प्रतिनिधिमा शारदा अर्याल र कोषाध्यक्षमा नरहरी सापकोटा विजय हुनुभएको छ सिमखडा बराल र अर्याल नेकपा एमाले निकट नेपाली लोकतान्त्रिक मञ्चका हुन् भने दुवै सापकोटा नेपाली कङ्ग्रेस निकट जनसम्पर्क समितिका हुन् युवा संयोजकमा कुमार जोशी केदार र सदस्यमा सगरदास श्रेष्ठ नारायण सिलवाल परमानन्द सापकोटा वैकुण्ठ पहाडी र सुरवीर सिग्देल विजय हुनुभएको छ यस्तै आइसिसी पदमा ने कपा एमाले निकट नेपाली लोकतान्त्रिक मञ्च बेल्जियमका शिवकुमार बरुवालले जनजाति महासङ्घका युरोप संयोजक पिजी शेर्पालाई धेरै मतले पछाडि पार्नु भएको छ मकवानपुरमा भएको दुई फरक घटनामा आज दुईजनाको ज्यान गएको छ दुईजना घाइते भएका छन् वीरगञ्जबाट हेटोडातर्फ आउँदै गरेको ना दुई ख एक छ चार सात नम्बरको सिटी राइड बस पल्टदा हेटोडा नौका चालिस वर्ष गणेश विष्टको ज्यान गएको हो हेटोडा नौ स्थित राजमार्ग छेउमा बस पल्टदा बसमा सवार विष्ट छत्तीवन नौका तेइस वर्ष सूरज लामा र चालक हेटोडा नौका पैँतालिस वर्ष मधुसूदन केसी घाइते भएका थिए घाइते मध्ये विष्टको उपचारकै क्रममा भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ त्यसै गरी छतिवनमा बकैया खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका छतिवन चारका बाहन्न वर्ष टेकबहादुर गोले मृत फेला परेका छन् हिजो साँझ बगाएका उनलाई आज बाह्रको निजगढमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ पालो रिपोर्टको जिल्ला जनस्वास्थ्य कार्यालयले आजदेखि चितवनमा तिन दिने डेङ्गु बाट बस्नका लागि लामखुट्टेको लार्वा खोजी नष्ट गर्ने अभियान सुरु गरेको छ रत्नगर नगरपालिका र भरतपुर नगरपालिकामा पहिलो चरणमा यो अभियान सुरु गरेको हो सहकर्मी सुजिता हमालको एक सामग्री डेङ्गु रोगबाट बस्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले चितवनमा आजदेखि लामखुट्टेको लार्वा खोजी नष्ट गर्ने अभियान सुरु गरेको छ जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका दुई नगरपालिकामा तिन दिनसम्म यो अभियान सञ्चालन गर्ने भएको छ कसरी अभियान सञ्चालन गर्नुहुन्छ र कतिजना टोली अर्थात् स्वयंसेवक अभियानमा खटाइएको छ त भन्दा जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख डाक्टर किहर सिंह गोदार यसो भन्नुहुन्छ हाम्रो सबै यो भरतपुर नगरपालिका र रत्नगर नगरपालिकाको स्वयंसेवीका लगभग डेढ सयजना हुन्थ्यो उहाँ कार्यक्रममा दिनुहुन्छ उहाँहरू घर घरमा गएर उहाँको प्रतिक्रिया गर्नुहुन्छ अनि त्यसपछि यसको लागि सहयोग गर्नु हाम्रो स्कुल साथीहरू पनि जानुहुन्छ नगरपालिकाले पनि यसको लागि सहयोग घर घरमा गएर यो जहाँ बढी लामखुट्टेको वृद्धि हुने ठाउँ छ डेङ्गुको विशेष गरेर हिउँद उत्सवहरूमा अब बर्खा यहाँ सुरु भयो त्यो टायरहरू त्यस्तै बाहिर बाहिर फालिदिनाले त्यहाँ फुल पार्छ अनि त्यो पानी जम जम्यो भने अनि त्यहाँ आगो लाग्छ हामी चाहिँ अभियान सञ्चालन पूर्व स्वास्थ्य स्वयंसेविकाहरूलाई बारे कार्य सञ्चालन गरिएको थियो जनस्वास्थ्य कार्यालयले शनिबार मात्रै भरतपुर नगरपालिकाको सबै ओडाका लागि एक सय बेसजना स्वयंसेविकाहरूलाई डेङ्गु रोग नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो दुई वर्ष अघि महामारीकै रूपमा फैलिएको डेङ्गु पछिल्लो समयमा अर्थात् यस वर्ष डेङ्गुको अवस्था अलिक कम भएको बताउँछन् फेरि पनि जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख डाक्टर गोदार दुई वर्ष अगाडि त्यसरी दुई वर्ष हजारौँ मान्छे डेङ्गुबाट प्रभावित भएको थिए यस्तो त जम्मा दुईजनाको भएको थियो त्यो पनि एक जिल्लाभन्दा बाहेक एकजना अनि तर बिरामी प्रभावित नै ठुलो भएको थियो अनि त्यसपछि क्रमिक रूपमा पछिल्ला वर्षहरूमा कम कम हुँदै यो वर्ष पनि कम छ केसहरू त जम्मा एक आर्थिक वर्षमा एक वर्षमा जम्मा एकाउन्नवटा केस चाहिँ हाम्रो डायग्नोसिस भएको छ तर पनि सम्भावना के रहन्छ भन्दा लामखुट्टे पनि छ त्यो डेङ्गु सार्ने लामखुट्टे पनि यहीँ छ अनि त्यो भाइरस डेङ्गु बनाउने भाइरस पनि छ त्यही भएर फाटाफुट्टा केसहरू त देखिया छ र अब त्यसले सही वातावरण पायो उसलाई खाबरेबल उसको लागि इन्भाइरोमेन्ट मिल्यो भने अनि त्यो पनि बढ्ने अनि त्यो भाइरस पनि फटाफट मान्छेहरूमा सार्ने टोकेर ला अनि त्यहाँबाट महामारी बित्न सक्छ डेङ्गु रोगबाट बस्नका लागि पानी जम्ने टिनको डिब्बाहरू थोत्रा टायरहरू खाली बट्टा गमला फुलदानीमा पानी जम्न दिनु घर वरिपरि भएका पानी जम्ने खाडलहरू पुर्यो भने डेङ्गु रोगबाट बस्न सकिन्छ यसरी डेङ्गु रोगबाट मानिसहरूको अकालमा मृत्यु हुने गरेको छ त्यसैले कस्तो खालको लामखुट्टेले टोक्यो भने डेङ्गु लाग्छ र यो मानवमा कसरी सर्दछ भन्दा फेरि पनि डाक्टर गोदार यसो भन्नुहुन्छ अब डेङ्गु भन्ने एक खालको रोग भयो त्यही डेङ्गु भन्ने भाइरस परजीवी एक खालको भाइरसले गराउने रोग हो यो अनि त्यो भाइरस भनेको आँखा नदेख्ने साना साना जीवाणुहरू हुन्छन् त्यो शरीर मान्छेको शरीरभित्र प्रवेश गरिसकेपछि जग्गाहरू लामखुट्टेको टोकाइबाट मान्छेको चाहिँ नि रगतको माध्यमबाट भित्र प्रवेश गरिसकेपछि अनि त्यसले चाहिँ अब बनाउँछ यसको मतलब पुग्दैन सबैलाई हुन्छ भन्ने कुरो त होइन तर केही मान्छेहरूमा जसको रोग विरुद्ध लड्न सक्ने क्षमताको कमी छ त्यस्तो मान्छेहरूमा त्यो रोग लाग्न सक्छ र अनि त्यो रोगका लक्षणहरू सामान्य ज्वरो आउने यसरी जनस्वास्थ्य कार्यालयले ठाउँ ठाउँमा यस्तो अभियान सञ्चालन गर्यो भने डेङ्गु रोगबाट सबैजना जनताहरू बस्न सकिन्छ यो अभियान प्रत्येक ठाउँ तथा जिल्लामा सञ्चालन गर्नु जरुरी देखिन्छ रिपोर्टपछि बाँकी समाचार चितवनको पहाडी गाविसमा बस्ने चेपाङहरूलाई जीविकोपार्जनमा सहज बनाउनको लागि पहाडी क्षेत्रमा चिउरीको वृक्षारोपण सुरु गरिने भएको छ यो वर्ष झण्डै दस हजार चिउरीको बिरुवा पहाडी क्षेत्रमा रोपिने चितवन वन कार्यालयका सहायक वन अधिकृत सबनम पाठकले बताउनुभयो शक्तिखोर सिद्धि कोराक लोथर लगायत पहाडी गाविसमा रहेका चेपाङ बस्तीमा बिरुवा रोप्ने जनाइएको छ स्थानीय चेपाङहरूलाई नै चिउरीको बिरुवा उपलब्ध गराएर जिल्ला वन कार्यालय चितवनले चिउरीको वृक्षारोपण अभियान शुरू गर्न लागेको हो सुनसरीको लौकैमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ बिआर बत्तिस एच साठी छब्बिस नम्बरको भारतीय टाटा सुमो जिप र बा एक तिहत्तर एकतिस नम्बरको ट्रक ठोकिँदा सिराहा भवैयाका अमलावती महतोको ज्यान गएको हो दुर्घटना परि अरू छजना घाइते छन् घाइतेको जिल्ला अस्पताल सुनसरीमा उपचार भइरहेको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ प्रजातान्त्रिक व्यवस्था स्थापित गर्न निषेधको राजनीति गर्न नहुने पूर्व राजा ज्ञानेन्द्र शाहको भनाइप्रति तपाईँ के भन्नुहुन्छ ए सही विश्लेषण बी दलहरूलाई छिडाउने बोली र सही चर्चा कमाउने मेसो तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ ए सही विश्लेषण भनेमा छत्तिस प्रतिशत बी दलहरूलाई चिडाउने बोली भनेमा उन्चालिस प्रतिशत र सही चर्चा कमाउने मेसो भनेमा पच्चिस प्रतिशत मत व्यक्त गरे तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ यस वर्षको बजेटले कुन क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ला जस्तो लाग्छ ए शिक्षा बी विकास निर्माण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 एकसट्ठी सात सय त्रिचालिस अब अन्तर्राष्ट्रिय समाचार इजिप्टमा सैनिकको विरोधमा उत्रिएका माथि भएको गोली प्रहारमा चौतिसजना मारिएका छन् अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सेका कार्यकर्ताले सैनिकको विरोधमा धरना दिइरहेको ठाउँमा सेनाले गोली प्रहार गरेको आरोप लगाएका छन् तर सेनाले भने प्रदर्शनकारीले आफ्नो ब्यारेकमा तोडफोड गर्न थालेपछि गोली हानेको दावी गरेको छ राष्ट्रपति मोर्सेलाई सेनाले पदस्थ गरेपछि इजिप्टमा दैनिक जसो झडपका घटना हुँदै आएका छन् झडपमा सयौँजनाले ज्यान गुमाइसकेका छन् राष्ट्रपति मोर्चेका कार्यकर्ताले सेनाले आफ्नो कदम फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् राजधानी कायरो लगायतका शहरमा मोर्से विरोधी नागरिकहरूले गरेको विशाल प्रदर्शनपछि सेनाले मोर्सेलाई अपदस्त गरेको थियो भारतको उत्तराखण्डमा वर्षाका कारण थप सातजनाको मृत्यु भएको छ वर्षाका कारण घर भत्किएर एकै परिवारका तीन सहित सातजनाको मृत्यु भएको हो मर्नेमा तीन महिनाको बालक र सात महिनाकी बालिका समेत रहेको बताइएको छ भारतीय सञ्चार माध्यमका अनुसार यी दुई बाल बालिका बालकका आमाको समेत विपदमा परि ज्यान गएको पिता गम्भीर घाइते भएका छन् त्यस्तै उत्तराखण्डकै द्वारिखलमा हिलाम्य सडकमा ट्र्याक्टर पल्टिएर चारजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता छन् अब खेल समाचार वर्षाको कारण हिजो स्थगित भएको वेस्ट इन्डिज र श्रीलङ्का बीचको त्रिदेशीय क्रिकेट श्रृङ्खला अन्तर्गतको खेल आज हुँदैछ हिजो श्रीलङ्काले उन्नाइस ओभरमा जोडेको साठी रनबाट आज पुनः खेल सुरु गर्नेछ उन्नाइस ओभरमा साठी रन बनाउँदा श्रीलङ्काले तीन विकेट गुमाएको थियो श्रीलङ्काका ओपोलो थरङ्गा र महिला जयवर्धनले सम्मान सात रन बनाएर आउट भएका थिए भने दिनेश चन्देम मात्र दुई रनमा पेभिलियन फर्किएका थिए कुमार साङ्गाकारा र लाहिरो र मन्डे क्रिजमा रहेकै बेला खेल स्थगित भएको थियो खेल पोर्ट अफ स्पेनमा हुनेछ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सरकार र चार दलसँगको वार्ताका लागि नेकपा माओवादीद्वारा पाँच सदस्यीय उच्च स्तरीय वार्ता टोली गठन वार्ताका लागि कुनै शर्त नमान्ने टोली संयोजक वैद्यको भनाई वार्तामा कुरा नमिले आन्दोलनमा जाने घोषणा असार एकतिस गते पाँच अर्ब उन्नाइस अर्ब रुपियाँ बराबरको बजेट ल्याउने सरकारको तयारी बजेटका विषयमा राष्ट्रपति यादव र अर्थमन्त्री कोइराला बीच छलफल निर्वाचनलाई सफल बनाउन प्रभावकारी भूमिका खेल्न दलका नेताहरूसँग मन्त्री परिषदका अध्यक्ष रेग्मीको आग्रह विवाद नआउने गरी क्षेत्र निर्धारण गर्न सचिवहरूद्वारा निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव इजिप्टमा सैनिकको विरोधमा उत्रेका माथि भएको गोली प्रहारमा चौतिसजना मारिए भारतको उत्तराखण्डमा बाढीको कारण थप सातजनाको ज्यान गयो र त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा हिजो बेलुकी वर्षाले प्रभावित भएको वेस्ट इन्डिज र श्रीलङ्का बीचको खेल आज हुने साँझ पाँच बजे कर्पण बुलेटिन सकियो सहकर्मी ध्रुवसँगै म सम्झना बिदा हुन्छु नमस्कार